घुम्यौ बर्दिया अहिले सुर्खे घुम्न जाउले ए सुर्खेतिरै सुर्खेतिरै लैजान्छु तानी सानो तिमीलाई जान मन छ भने हङकङको सारी ल्याइदिन्छु तिमीलाई त्यसको दिन लाउने नेपाल घुम्यौ बर्दिया अहिले सुर्खेत घुम्न जाउली ए सुर्खेतिरै सुर्खेतिरै लैजान्छु तनी सानो तिमलाई जान मन छ भने सुर्खेतिरै लैजान्छु तनी सानो आफूले जान्न माया घुम्नलाई कलेजी छेउमा सानोकै नाम छ तस्बिर आँखा आँखाभरि यसपालि तिमीलाई आउँदैछु भेट्न गुल्मी लाने गरी ए गुल्मीतिरै गुल्मीतिरै लैजान्छु तनी सानो तिमीलाई जान मन छ भने कलेजी छेउमा सानोकै नाम छ तस्बिर आँखा भरि यसपालि तिमलाई आउँदैछु भेट्न गुल्मी लाने गरी ए गुल्मी तिरै गुल्मी तिरै लैजान्छु तनी सानो तिमीलाई जान मन छ भानी गुल्मी तिरै लैजान्छु तनी सानो तिमीलाई जान मन छ भानी लाई गयौँ दुई चार महिना पहिले जान मन भए जामिडा सानो बुटोल बजार अहिले ए बुटोल तिर्दै बुटोल तिरलाई जान्छु तनी सानो तिमीलाई जान मन छ भने कोहलपुर बाँके घुम्नलाई गयौँ दुई चार महिना पहिले जान मन भए जामिरा सानो बुटोल बजार अहिले ए बुटोल तिर्दै बुटोल तिराई लैजान्छु तनी सानो तिमीलाई जान मन छ भने बुटोल तिराई लैजान्छु तनी सानो तिमीलाई जान मन छ भने भरी फुलाको थुङ्गा जाम जाम हुन्छ रुरु रे सङ्गा पुगेर बजार सँगसँगै घुमौला ए ओखर ढुङ्गा ओखर ढुङ्गालाई जान्छु नि सानो तिमीलाई जान मन छ भने सिन्धुली हुँदै कुर्कोटको बाटो ओखर ढुङ्गा जाउँला रमाइलो डाँडा पुगेर बजार सँगसँगै घुमौला ए ओखर ढुङ्गा ओखर ढुङ्गा लैजान्छु तनी सानो तिमीलाई जान मन छ भने ओखर ढुङ्गा लैजान्छु तनी सानो तिमीलाई जान मन छ भनी